तपाईँले संसदवादी दलहरूको कुरा गर्नुभयो संसदवादी दलहरू संविधानको नाममा शान्तिको नाममा चाहिँ आइरहेका छन् वास्तवमा त्यो शान्ति उनीहरू त्यो चाहिँ नाम मात्रै हो उनीहरूले वास्तवमा शान्ति होइन देशमा गृहयुद्ध निम्त्याउन खोजिरहेका छन् किनभने उनीहरूले संसदभित्रका शक्तिहरूलाई त उनीहरूले चाहिँ एकताबद्ध गर्न सकेनन् भने संसद बाहिर रहेका शक्ति जो हामीले चाहिँ चुनाव बहिष्कार गरेका शक्तिहरू तिनीहरूसँग चाहिँ सहमति नगरी देशमा शान्ति स्थापना हुन सक्दैन जनयुद्धकालीन शक्तिहरूसँग चाहिँ सहकार्य नगरिकन देशमा शान्ति स्थापना हुन सक्दैन भन्ने कुरा सबैले चाहिँ स्पष्ट छ तपाईँहरूले यो सोह्र बुधेर लिपु लेखको किन विरोध गरिरहनु भएको छ हामीले हामीले लिपुलेक राष्ट्रियताको मूल एजेन्डा बनाएका छौँ अहिले लिपुलेक चाहिँ नेपालको भूमि हो र नेपालको भूमिमा भारत र चिनले एउटा वाणिज्य सहमति गरे त्यसमा नेपाललाई कुनै सहभागी गराएनन् नेपालको सहमति लिएनन् कुनै सरकार राखेनन् नेपालसँग त्यस कारण उनीहरूले एकपक्षीय ढङ्गले त्यसमा चाहिँ गरेको हुनाले त्यो वैदेशिक हस्तक्षेप हो र त्यो हाम्रो पार्टीले सबैभन्दा पहिले त्यसको विरोध गर्यो र त्यसकारण चाहिँ यो लिपुलेक वैदेशिक हस्तक्षेपको विरुद्ध एउटा राष्ट्रवादी आन्दोलनको चाहिँ एउटा पक्ष भएको हुनाले हामीले त्यसलाई उठाएका छौँ सबैभन्दा महत्त्वपूर्ण रूपमा दोस्रो चाहिँ यो कथित स्वर हुँदै जुन चाहिँ संसदवादी दलहरूको बिचमा भएको छ कथित चार शक्तिका बिचमा भएको भएको छ त्यो चाहिँ पुरानै दुई हजार सत्तालिस सालकै संविधान त्योभन्दा पनि कमसल स्तरको संविधान ल्याउने जुन मस्यौदा उनीहरूले ल्याएका छन् त्यस त्यो प्रतिगामी त्यो प्रतिक्रियावादी भएको हुनाले हामीले चाहिँ त्यसको भण्डाफोर गरेका छौँ त्यसको त्यसलाई चाहिँ हामीले चाहिँ खारेज गरेर चाहिँ जाने पक्षमा छौँ यो जनयुद्धको नेतृत्व गरिरहेका प्रचण्ड बाबुराम जस्ता मान्छेहरूले देशलाई निकास दिन खोजिरहेको बेलामा तपाईँहरूले क्रान्ति गर्छु भन्नुभएको छ कस्तो खालको क्रान्ति हो यो हामीले क्रान्ति एकीकृत जनक्रान्ति भनेका छौँ अबको कार्यदिशा र हामीले चाहिँ खास जनयुद्धको चाहिँ जुन एजेन्डा थियो जनयुद्धको एजेन्डा बोक्दासम्म प्रचण्ड बाबुरामहरूले गरेको चाहिँ सही कदम थियो त्यहाँसम्म हामी उहाँहरूलाई सम्मान गर्छौँ तर जब उहाँहरूले चाहिँ जनयुद्धको एजेन्डाहरूलाई त्याग्नुभयो गद्दारी गर्नुभयो त्यसपछि हामीहरूले उहाँहरूसँग सम्बन्ध विच्छेद गरेका छौँ दस वर्ष जनयुद्धमा जुन लाखौँ जनताहरूलाई चाहिँ उहाँहरूले सपना देखाउनु भयो त्यसप्रति उहाँहरू आफैले गद्दारी गरेको हुनाले हामी त्यसको चाहिँ काउन्टर गर्ने पक्षमा छौँ त्यही त तपाईँहरू हिजो चाहिँ नि प्रचण्ड बाबुराम चाहिँ गद्दार भए मोहन वैद्य किरण नै एकदम क्रान्तिकारी नेता हुन् भनेर जानुभयो फेरि त्यहाँ पनि फुट्नुभयो फुटेर अहिले विप्लव कहाँ आउनु भएको छ अनि विप्लवले तपाईँहरूको त्यो सपना भनिन्छ नि त्यो सपना पुरा गर्छन् क्रान्ति गर्ने सम्झौतामा हामीले किरणको नेतृत्वमा ए माओवादीसँग सम्बन्ध विच्छेद गरेका थियौँ त्यो एउटै शर्त थियो क्रान्ति सम्पन्न गर्ने र जनविद्रोहको तयारी गर्ने तर किरणमा वैचारिक राजनीतिक हिसाबले चाहिँ सही भए पनि उहाँमा चाहिँ कार्यान्वयनको तहमा उहाँले चाहिँ नेतृत्व गर्न सक्नु भएन क्रान्ति भनिराख्ने जनविद्रोह भनिराख्ने तर तयारी केही पनि नगर्ने चुपचाप शान्त भएर बस्ने त्यसबाट चाहिँ क्रान्ति सम्पन्न हुन सक्दैन थियो त्यसकारण क्रान्ति गर्नको लागि केही गर्नुपर्छ भन्ने आवाज उठाउँदा उठाउँदै उहाँले नेतृत्व गर्न नसके हुनाले हामीले फेरि विप्लवको नेतृत्वमा हामीले चाहिँ नयाँ पार्टी बनायौँ नयाँ पार्टी त भन्नुभएको छ क्रान्तिमा जाने भनेपछि तयारी के छ हामीसँग क्रान्ति भनेको कस्तो चिज हो भने परिस्थितिले चाहिँ माग गर्ने कुरा हो र जब हामी चाहिँ क्रान्तिमा हाम फाल्छौँ सबै तयारीहरू त्यो क्रान्तिकै यात्राबाट चाहिँ तय हुन्छन् त्यो हामी पहिले रेडिमेड तयारी गरेर चाहिँ क्रान्ति सम्पन्न हुने विषय होइन हामी क्रान्तिको यात्रामा जाँदा जाँदै सबै तयारीहरू चाहिँ पुरा हुन्छन् हामी त्यहाँ जानको लागि केही आधारभूत तयारीहरू चाहिँ गरिरहेका छौँ भनेपछि युद्धमा जाने तयारी छैन त होइन युद्ध होइन हाम्रो चाहिँ कार्यदिशा भनेको एकीकृत क्रान्तिको कार्यदिशा छ एकीकृत जन क्रान्ति भनेका छौँ हामीले यसलाई र हामीले यसलाई विभिन्न सङ्घर्षका विभिन्न रूपहरूलाई चाहिँ औल्याउने भनेका छौँ परिस्थिति अनुसार हामीलाई जस्तो आवश्यकता पर्छ यदि राज्य सत्ताले हामीलाई दमन गर्छ हामी चाहिँ युद्ध हामीले सशस्त्र सङ्घर्षलाई पनि उपयोग गर्छौँ र हामीले शान्तिपूर्ण सङ्घर्षबाट जान सक्छौँ त्यति बेला वैधानिक सङ्घर्षलाई पनि उपयोग गर्छौँ त्यस सङ्घर्षका सबै रूपहरूलाई चाहिँ हामीले प्रयोग गर्छौँ र अन्तत फेरि पनि क्रान्ति सम्पन्न गर्ने भनेको फेरि पनि हामीले सशस्त्र तयारी बिना चाहिँ गर्न सक्दैनौँ त्यो चाहिँ स्पष्ट छ तपाईँ खास चाहिँ गर्न खोजेको के हो भन्नुहोस् त हामीले गर्न खोजेको क्रान्ति हो क्रान्ति के का लागि क्रान्ति जनताको जीवनस्तरमा सुधार गर्नको लागि हो क्रान्ति जनताको लागि हो यो चाहिँ एक थान संविधान ल्याएर त्यो चाहिँ हामीले त्यसको लागि चाहिँ बलिदान गरेका होइनौँ जनताले बैसठी त्रिसठीको आन्दोलन पनि एक थान संविधानको लागि गरेका थिएनन् यो सत्तालिस सालकै संविधान त्यति बेलै पनि थियो होइन सत्तालिस सालकै संविधान अझ त्योभन्दा पनि तल्लो स्तरको संविधान ल्याउनको लागि जनताले बलिदान गरेका थिएनन् त्यसकारण हामीले जनताको अधिकार सुनिश्चित गर्नको लागि चाहिँ क्रान्ति सम्पन्न गर्न चाहन्छौँ त्यस हामी चाहिँ अब फेरि नयाँ ढङ्गले क्रान्तिको चाहिँ पुनर्गठन गर्न चाहन्छौँ पूर्व जनमुक्ति सेना कतिको समर्थन छ होइन हामीसँग सबै जनमुक्ति पूर्व जनमुक्ति सेना सबैजना सबै नेपालका युवाहरू सबै नेपाली जनताहरू सर्वार वर्गका जनताहरू किसान श्रमजीवी जनताहरू सबैको चाहिँ हाम्रो चाहिँ आन्दोलनप्रति समर्थन छ हामीले चाहिँ इभन काङ्ग्रेस संसदवाही दलका कार्यकर्ताहरू र कतिपय नेताहरूलेसम्म चाहिँ हाम्रो आन्दोलनप्रति सहानुभूति राखेका छन् हुन्छ महत्त्वपूर्ण समय दिनु यसको लागि धेरै धेरै धन्यवाद हस् धन्यवाद तपाईँलाई